छ नयाँ दिल्ली जानुअघि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले आफ्नो भ्रमण दुई देशको हितमा केन्द्रित हुने बताउनुभयो उहाँले बाह्र बुधे पछिको नेपालको राजनैतिक अवस्था आगामी संविधानसभा चुनाव लगायतका विषयमा आफूले भारतीय नेताहरूसँग छलफल गर्ने बताउनुभयो देउवाले दुई देशको सुरक्षा र नदीनाला नियन्त्रणका विषयमा पनि कुराकानी हुने जानकारी दिनुभयो दिल्ली भ्रमणका क्रममा देउवाले भारतीय प्रधानमन्त्री मनमोहन सिंह विदेश मन्त्री सलमान खुर्सिद लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ देउवासँगै कंग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधि र पत्नी आर्जु राणा पनि भ्रमण भ्रमण टोलीमा हुनुहुन्छ निर्वाचन ऐनका विवादित विषयमा सहमति खोज्न उच्च स्तरीय राजनैतिक समितिको बैठक आज पनि बस्दैछ नयाँ बानेश्वरमा रहेको समितिको कार्यालयमा बस्ने बैठकमा निर्वाचन ऐनका लागि आयोगले सिफारिस गरेको थ्रेस होल्ड उम्मेद्वारको योग्यता र उम्मेद्वार बन्नु अघि सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरणको प्रावधानका विषयमा छलफल हुनेछ दलहरूबीच पुरानै कानून अनुसार निर्वाचन गराउने विषयमा सहमति नजिक रहेको नेताहरूले बताएका छन् थ्रेस होल्डको पक्ष रहेको विवाद पनि अन्त्य हुने पनि उनीहरूले बताएका छन् सरकारसँग भएको छलफलपछि शनिबार बसेको बैठक पनि बिना निष्कर्ष सकिएको थियो बैठक आज साँझ पाँच बजेपछि बस्नेछ एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक आजबाट शुरू हुँदैछ महाधिवेशनको कार्य समितिको कार्यान्वयन र केन्द्रीय सदस्यहरूको कार्यविभाजनका विषयमा छलफल हुनेछ बैठकमा शनिबार पदाधिकारी बैठकले तय गरेको एजेण्डामा छलफल हुनेछ बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक प्रतिवेदन पेश गर्नेछन् त्यस्तै रिक्त पदपूर्ति स्थायी समिति सदस्यको चयन केन्द्रीय सदस्यको मनोनयनका विषयमा पनि छलफल हुनेछ गुटगत विवादको कारण लामो समयदेखि ए माओवादीले अधिकारी चयन गर्न सकेको छैन पार्टीको सचिव र कोषाध्यक्ष रिक्त छन् हाल महासचिव रहेको पोष्ट बहादुर बोगटीले उपाध्यक्षमा बडुवा गराएर टोपबहादुर रायमाझी र कृष्ण बहादुर भरा महासचिव बनाउनु पर्नेमा केहीको मत देखिएको छ ए माओवादी प्रवक्ता अग्नि सापकोटाका अनुसार केन्द्रीय समिति बैठकले गत माघमा सम्पन्न हेटोडा महाधिवेशनबाट पारित दस्तावेजलाई समेत विभिन्न क्षेत्रबाट आएका सुझाव समेटेर पारित गर्नेछ ए माओवादीले केन्द्रीय समिति विस्तार गरी एक सय एकाउन्न पूर्ण सहित दुई सय उनान्सय सदस्य बनाउने निर्णय समेत गर्नेछ केन्द्रीय समितिमा महिलाहरूको प्रतिनिधित्व हाललाई तेइस प्रतिशत गर्ने पदाधिकारी बीच सहमति भएको उहाँले जानकारी दिनुभयो केन्द्रीय समितिले रिक्त सचिव र कोषाध्यक्षका साथै केन्द्रीय समितिको एक तिहाई पोलिट ब्युरो पोलिट ब्युरोको एक तिहाई स्थायी समिति समेत चयन गर्नेछ ए माओवाध्यक्ष प्रचण्डको नेतृत्वमा गठित उत्पादन निर्माण र व्यवस्थापन विभागले आफ्नो प्रतिवेदन आज पेश गर्ने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो बैठकमा मोहन वैद्य माओवादीसँगको पार्टी एकताका विषयमा पनि कुराकानी हुनेछ नेकपा माओवादीले नेपाल र भारतका गृह सचिवबीच भएको अठाइस बुधे सहमतिप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ आज एक विज्ञप्ति जारी गर्दै नेकपा माओवादीले नेपालको आधुनिक प्रहरी प्रतिष्ठान पनौतीमा निर्माण गरी सञ्चालन गर्न भारतलाई दिने र अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागलाई पनि आधुनिकीकरण गर्ने भन्नेमा भन्ने नाममा भारतलाई दिने सहमतिप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ अध्यक्ष वैद्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ यस प्रकारका निर्णयहरू राष्ट्रिय स्वाधीनताका दृष्टिकोणले अत्यन्तै घातक रहेका छन् त्यसैले गोप्य निर्णयहरू जहिले सुकै सहमति गरिएको भए पनि राष्ट्रहित विपरीतका निर्णयलाई तत्काल खारिज गर्नुपर्छ यस्तै राष्ट्रिय सुरक्षा संवेदनशीलतासँग जोडेका राज्यका निकायहरूको निर्माण सुधार आधुनिकीकरण र सञ्चालन लगायतका सबै काम नेपाल सरकार स्वयंले गर्नुपर्ने विज्ञप्ति मार्फत माग गरिएको छ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबारे छलफल गर्न आज किर्तिपुरमा आयोजित अखिल क्रान्तिकारी र त्रिवी पदाधिकारीको बैठक बिना निष्कर्ष टुङ्गिएको छलफलका क्रममा त्रिवीका भिसी हिराबहादुर महर्जन भागेपछि वार्ता असफल भएको क्रान्तिकारी नेता मदन अरियाले बताउनुभयो वार्ताबाट भिसी भागे गङ्गाबहादुर थापाले माध्यमको जिम्मा दिए अर्यालले भन्नुभयो अब क्रान्तिकारीको एक सूत्रीय माग त्रिवेका पदाधिकारीको राजीनामा हो जेठ तेइस गते हुने भनेको सोभि निर्वाचन स्थगित भएपछि अखिल क्रान्तिकारीले चाँडै मिति तोक्न त्रिवेलाई दबाव दिँदै आएको थियो चुनावको मिति नतोकेकाले क्रान्तिकारीले पदाधिकारीको राजीनामा माग गरेको अर्यालको भनाइ छ त्रिशुली थ्री ए आयोजनाको क्षमता बढाएको विरोधमा विद्युत प्राधिकरणका कर्मचारीले ललितपुरको पुलचोकमा रहेको मन्त्री क्वार्टरमा बिजुली बत्तीको लाइन काटेका छन् आज बिहानबाट कर्मचारीले विरोध स्वरूप लाइन काटेका हुन् उनीहरूले क्षमता बढाउन दिएको स्वीकृतिको विरोधमा मन्त्री निवासमा धरना पनि दिएका छन् उनीहरूले टेको स्थित सर्भिस स्टेशनबाट दुई घण्टाको लागि लाइन काटेका हुन् आयोजनाको क्षमता साठी मेगावटबाट नब्बे मेगावट बढाउन स्वीकृति दिँदा आर्थिक चलखेल भएको तथा राष्ट्रहित विवृत प्रभावित भएको भन्दै प्राधिकरण सम्बन्ध चार कर्मचारी संगठन आन्दोलनमा उत्रिएका हुन् सामुदायिक विद्यालयका शिक्षक अन्य व्यवसायमा लाग्न नपाउने नियमलाई सरकारले कडाईको साथ कार्यान्वयन गर्ने भएको छ सबै जिल्ला शिक्षक कार्यालयमा परिपत्र भइसकेकाले अब अनुगमन सुरु हुने शिक्षा विभागका निर्देशक टेक नारायण पाण्डेले जानकारी दिनुभयो शिक्षकले शिक्षण पेसा बाहेक अरू व्यापार व्यवसायमा लाग्न नपाउने गरी सरकारले नयाँ व्यवस्था गरेको हो अरू पेसामा काम गर्न विभागीय स्वीकृति लिनुपर्नेमा धेरै शिक्षक उपभोक्ता समिति बचत तथा ऋण सहकारी संस्था गैर सरकारी संस्था व्यापार तथा निर्माण व्यवसायमा लागेकाले यो प्रवृत्ति निरुत्साहित गर्न लागेको पाण्डेले बताउनुभयो नयाँ नियमले शिक्षकलाई अर्को विद्यालयको व्यवस्थापन समितिमा बस्न पनि प्रतिबन्ध लगाएको छ अरू व्यापार व्यवसायमा लागेका शिक्षकलाई सुरुमा छोड्न निर्देशन दिने र पछि फेला परेमा कारवाही शिक्षा विभागले गर्ने जनाएको छ सरकारले सामुदायिक विद्यालयका शिक्षकलाई राजनैतिक दलको सदस्यता लिन पनि प्रतिबन्ध लगाइसकेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले एक दुई दिनमा नै मनसुन सुरु भएको घोषणा गर्ने भएको छ मनसुनको संकेत देखिन थालेकाले छिट्टै घोषणा गर्ने तयारी भएको महाशाखाका मौसमविद शान्ति कडेलले जानकारी दिनुभयो उहाँका अनुसार यो वर्ष समयमा नै मनसुन सुरु हुने संकेत देखिएको छ नेपालमा सामान्यतया जुन दसदेखि मनसुन सुरु हुन्छ मनसुनको लागि न्यून चापीय क्षेत्र पूर्ण रूपमा विकास हुनुपर्ने हावा दक्षिण पूर्वी दिशामा बहनुपर्ने जलवाष्पको बाह बढ्नुपर्ने र पश्चिम वायुको प्रभाव पूर्ण रूपमा हट्नुपर्ने हुन्छ गत वर्ष छ दिन ढिलो गरी मनसुन सुरु भएको थियो यो वर्ष मनसुन पूर्वक अवस्थामा भारी वर्षा भएको छ गण्डक क्षेत्रमा हाल भइरहेको निर्माण कार्यलाई नेपाल भारतीय प्रविधिक टोली बीच अझै तीव्र रूपमा अगाडि बढाउने सहमति भएको छ गन्दक क्षेत्रमा नेपाल बेनिफिट स्किम अन्तर्गत सञ्चालित निर्माण कार्यमा नेपाल भारतीय प्राविधिक टोलीको संयुक्त रूपमा अनुगमन पश्चात यस्तो सहमति भएको हो दुवै देशका प्राविधिक टोलीले हाल गण्डक क्षेत्रमा भएको कामको मूल्याङ्कन गरी कामलाई प्रभावकारी रूपमा अघि बढाउने सहमति भएको पश्चिमाञ्चल सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख प्रसन्न देव विष्टले जानकारी भयो हप्ताको पहिलो दिन आज सुनको मूल्य तोलामा आठ सय रुपियाँ घटेर कारोबार भएको छ नेपाल सुन सुनसाथी व्यवसायी महासंघले आइजको लागि छापावाला सुनको मूल्य तोलाको एकाउन्न हजार सात सय रुपियाँ तोकेको छ शुक्रबार छापावाला सुन बाहन्न हजार पाँच सय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 जनाको मृत्यु भएको छ बेनघाजीमा रहेको सिल ब्रिग्रेड भङ्ग गर्नुपर्ने माग गर्दै भएको प्रदर्शनमा हिंसात्मक झडप भएको थियो प्रत्यक्षदर्शीका अनुसार ब्रिग्रेड मुख्यालय अगाडि छँदै दुई सयजना प्रदर्शनकारी भेला भएका थिए पूर्व शासक मम्बर गद्दाफीलाई सत्ताच्युत गर्न सिल ब्रिग्रेड गठन गरिएको थियो गद्दाफीलाई पदस्थ गर्न यो ब्रिग्रेडले महत्वपूर्ण भूमिका निभाएको थियो पूर्व शासक गद्दाफीको हत्या भएको लामो समय बितिसक्दा पनि बिग्रेड भङ्ग नगरेको भन्दै त्यहाँ प्रदर्शन भएको हो युद्धको बेला तत्कालीन विद्रोहीको कारवाहीमा परि सन् दुई हजार एघारमा गद्दाफीको ज्यान गएको थियो पूर्व शासक गद्दाफीको हत्यापछि त्यहाँका सशस्त्र लडाकुलाई नियन्त्रणमा लिन लिबिया सरकार प्रयासरत छन् अब खेल समाचार गोर्खा कप फुटबल अन्तर्गत क्वार्टर फाइनलको तेस्रो खेलमा थ्री स्टार क्लब र बोयज युनियन क्लब भिड्ने भएका छन् समूह बीको विजेता थ्री स्टार र समूह डीको उपविजेता बोयज युनियन बीचको खेल दिउँसो साढे तीन बजे दशरथ रङ्गशालामा शुरू हुनेछ समूह चरणका तीनवटै खेल जितको थ्री स्टारले देशभक्त क्लबलाई छ शून्य आरसिटीलाई पाँच एकले तथा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई दुई एकले हराएको थियो तुलनात्मक रूपमा कमजोर मानेको बोयज युनियनले एक खेलमा जित एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा नतिजा निकालेको थियो सम्भाषणमा बोइज बुवाइज युनियनले जावलाखेल युथ क्लबलाई तीन दुईले हराएको थियो हिमालयन शेर्पासँग दुई शून्यले पराजित भएको बुवाइज युनियन आरसिटीसँग गोलरहित बराबरी खेलेको थियो र आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत आजको खेलमा न्युजिल्याण्ड र श्रीलङ्का भिड्ने भएका छन् खेल इङ्ल्याण्डको सोफिया गार्नेस कार्डिफमा नेपाली समयअनुसार दिउँसो साढे तीन बजेपछि सुरु हुनेछ न्युजिल्याण्डको कप्तानी ब्रेन्डम म्याकलमले सम्हालेछन् भने श्रीलङ्का एङ्गेले म्याथ्युजले कप्तानीमा मैदानमा उत्रनेछ यसअघि हिजो भएको खेलमा घरेलु टोली इङ्ल्याण्डले अस्ट्रेलियालाई अडचालिस रनले पराजित गरेको छ दुई रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया र दुई रनमा रोकिएपछि इङ्ल्याण्ड विजयी भएको हो यसअघि पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित पचास ओभरमा छ विकेट गुमाउँदै दुई सय उनासत्तर रन बनाएको थियो समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक कङ्ग्रेसका नेता देउवा छ दिने भ्रमणका लागि भारत प्रस्थान निर्वाचन यिनका विवादित विषयमा सहमति खोज्न उच्च स्तरीय राजनैतिक समितिको बैठक आज बस्दै एकीकृत नेकपा माओवादीको केन्द्र समिति बैठक आजबाट सुरु हुँदै स्वतन्त्र विद्यार्थी उनी निर्वाचनबारे छलफल गर्न बसेको अखिल क्रान्तिकारी र त्रिवी पदाधिकारीको बैठक निष्कर्षविहीन लिबियामा प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीच भएको झडपमा अठाइस जनाको मृत्यु उत्तर कोरिया र दक्षिण कोरिया बीच दुई वर्षपछि आपसी विवादको विषयमा छलफल र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 साथै डान्स पार्टीको लागि डिजे प्लेयर सहित डिजेको पनि व्यवस्था गरिएको छ सम्पर्क एसी साउन्ड सर्भिस खैरहनी चार मगनी चौक पर्छ फोन शून्य छप्पन्न पाँच त्रियासी छ सय पैँतिस मोबाइल अन्ठानब्बे शून्य अडसठी बिस पाँच सय सतहत्तर the best sound system for high quality programme यसपालि संविधान त अवश्य लेखिन्छ क्यामरेड संविधान लेख्न जाँदा एउटा राम्रो सुट त लगाउनु पर्छ है होइन सुट त लगाउने राम्रो सुट पाउने ठाउँ पनि हुनु पर्यो फेरि हाम्रो महिला सभासदलाई पनि त साडी ब्लाउज चाहिन्छ होला नि भन्ने हालेर लगाइरहे मलाई र तपाईँलाई सुट महिला सभासदलाई चाहिँ साडी र ब्लाउज हाम्रो सौराज्य कृषि विकास ब्याङ्कको पहिलो तलामा सौभागी वस्त्रालय खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान